Thank you. पनि तिजका भाका गाउँ गाउँ लायो सबले लाए सुनको सिगरी लाउँ लाउँ लायो खाने मुखलाई छेक्दैन दारी र जुङ्गाले महँगो साडी किन्न सक्दैन म चाहिँ बुङ्गाले मलाई पनि तिजका गाउँ गाउँ लायो सबले लाए सुनको सिक्री लाउ लाउ लायो खाने मुखलाई छेक्दैन दारी र जुङ्गाले महँगो साडी किन्न सक्दैन माझै बुङ्गाले महँगो साडी किन्न सक्दैन आउँछन् नाची देखाइदेऊ न माया तिमीले कम्मर भाँची खाने मुखलाई छेक्दैन दारी र जुङ्गाले महँगो साडी किन्न सक्दैन म चाहिँ बुङ्गाले छेउ छम छम नाची देखाइदेऊ न माया तिमीले कम्मर भाँची खाने मुखलाई छेक्दैन दारी र जुङ्गाले महँगो साडी किन्न सक्दैन माझै बुङ्गाले महँगो साडी किन्न सक्दैन माझै बुङ्गा

ain't कहिलेको छेउ सुनको चुरा कहिले लाली नारी साउन पोर्खै गरी लौ यसपालि खाने मुखलाई छेक्दैन दारी र जुङ्गाले महँगो साडी किन्न सक्दैन माझै बुङ्गाले कहिलेको छेउ सुनको चुरा कहिले लाली नारी साउन पोर्कै सारी लौ यसपालि खाने मुखलाई छेक्दैन reina